हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन होला हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौँ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हे गाई सलाम नमस्ते सन्चै हुनुहुन्छ खाना खाने तर घरमा हुनुहुन्छ अथवा खाइसक्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोड लिएर हामी आज पनि उपस्थित भइसकेका छौँ कन्ट्रोल रुममा मित्र राज अनि तपाईँकै आफ्नै आर्जै म सुभाष प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामी तपाईँसँग जस्ट इन्जोय गर्छौँ यदि तपाईँलाई पनि इन्जोय गर्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडसम्म आउन सक्नुहुन्छ र हामीले टपिक्समा कुराकानी गर्दै आइरहेका पनि छौँ र टपिक्स लिएर आएका छौँ आज तपाईँले चाहिँ टपिक्समा रहेर आफ्नो भ्यू दिनुपर्ने हुन्छ प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा र आजको टपिक्स हो प्रेममा भौतिक दूरीले कतिको असर पार्छ त तपाईँको मनमा के लाग्छ तपाईँको भ्यू तपाईँले राख्न सक्नुहुन्छ हामी तपाईँका भ्यूहरू बुझ्छौँ प्रोग्राम जस्तो इन्जोयको एपिसोडमा अनि रमाइला रमाइला गीत सङ्गीतहरूले पनि मनोरञ्जन दिलाउनेछौँ हामी र प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा हामी एउटा सङ्घलाई तपाईँको माझमा प्लेआउट गर्नुपर्छ नेपाली कथानक चलचित्र एटिएमबाट चर्चर चिरियो जवानी सिउने भेटियो थप थप चुइयो जेउ जवानी पिउने भेटियो यो रमाइलोसँग हामी तपाईँको माझमा प्ले आउट गर्छौँ अनि तपाईँको माझमा फेरि आउँछौँ तपाईँ फोन डायल गर्दै गर्नुहोस् चपाती waste this time. प्रेम को प्यास बुझाओ It's not a crime. It's not a crime. यही मेरो कहानी love, sex and धोखा life छ हरामी जसा जसा के चर चियो जवानी सिउने भेटियो तप तप चुयो जवानी पिउने भेटियो नेपाली कथानक चलचित्र एटिएमबाट हामीले यो सङ्गलाई हामीले तपाईँको माझमा प्ले आउट गरिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा छौँ टेक्निसियन पार्टबाट मित्र राजले मलाई हेल्प गरिरहनु भएको छ भने म तपाईँकै आफ्नै आर्जे सुबास तपाईँसँग राखेको छु यदि तपाईँलाई पनि जस्ट इन्जोय गर्न मन लागेको छ आफ्नो भ्यू राख्न मन लागेको छ टपिक्समा भने तपाईँ आउन सक्नुहुन्छ हामी तपाईँसँग कुराकानी गर्छौँ तपाईँसँग जस्ट इन्जोय गर्छौँ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ शून्य सपन्न पाँच त्रिसठी तिन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 हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौ हसाउ गाउँ अनि रमाउ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला ओके यो छोटो ब्रेकपछि प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामी फेरि पनि आइसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा तपाईँलाई पनि यदि आउन मन लागेको छ भने आउन सक्नुहुन्छ टेक्निसियन पार्टबाट मित्र राजलाई म धेरै धेरै धन्यवाद दिन्छु मलाई हेल्प गरिराखेका छन् त्यस्तै म छु तपाईँको आफ्नै आरजे सुभाष तपाईँसँगै जस्ट इन्जोयको व्यवसायमा यो एपिसोडमा हामी उपस्थित भइराखेका छौँ यदि तपाईँलाई पनि आउन मन लागेको छ जस्ट इन्जोय गर्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामीले तपाईँ आउने दुईवटा बाटो चाहिँ खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडसम्म आउन सक्नुहुन्छ तपाईँले यतिखेर प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडलाई दुईवटा माध्यमद्वारा सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँले चाहिँ लगइन गरेर सुन्न सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयको आजको यो एपिसोडलाई प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामी टपिक्समा कुराकानी गर्दै आइराखेका छौँ र आज पनि गरिराखेका छौँ प्रेममा भौतिक दूरीले चाहिँ कतिको असर पार्छ त तपाईँको मनमा के लाग्छ तपाईँले चाहिँ आफ्नो भ्यू राख्न सक्नुहुन्छ जस्ट फर इन्जोयको यो एपिसोडमा आएर यसो त आज दुईवटा फोन अलिकति डिस्टर्ब भइराखेको छ केही प्रब्लम भइराखेको छ फोनमा त्यसैले पनि तपाईँहरूको फोन चाहिँ मैले लिन सकिराखेको छैन कल लिन सकिराखेको छैन र हामीलाई चाहिँ अफेयरमा भए पनि छुट धेरै साथीहरूले चाहिँ आफ्नो भ्यू चाहिँ राखिराख्नु भएको छ बुझिरहनु भएको छ हामी एकैछिनपछि साथीहरूले राख्नु भएको त्यो भ्यू लिएर उपस्थित हुन्छौँ यतिखेर भने एउटा सङ्घ प्ले आउट भइसकेको छ यो सङ्घ हामी तपाईँको माझमा प्ले आउट गर्छौँ त्यसपछि फेरि पनि प्रोग्राम जसबाट इन्जोयको एपिसोडमा आउँछौँ तपाईँ रेडियो छोडेर कतै नजानु सक्नेले माया किन्न सक्दैन किन्न सक्नेले माया किन्न सक्दैन धन पैसा ठुलो भन्नेले धन पैसा ठुलो भन्नेले माया चिन्न सक्दैन माया चिन्ह आउँछन् बैसामा सब चिज पाउला पैसाले आमा किन्न सक्दैन सब चिज पाउला पैसाले आमा किन्न सक्दैन सुन किन्न सक्नेले माया किन्न सक्दैन यस्तै यस्तैसँग हामीले तपाईँको माझमा राख्यौँ वास्तवमा पनि हो प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा छौँ र मैले भनिराखेको थिएँ आज चाहिँ फोनमा केही प्रब्लम भइराखेको छ फोन तपाईँहरूको लिन सकिराखेको छैन कल लिन सकिराखेको छैन त्यसमा म सरी भन्न चाहन्छु प्रेममा भौतिक दुरीले कतिको असर पार्छ त हामीले चाहिँ यो टपिक्स लिएर आज उपस्थित भएका थियौँ र आज यो टपिक्समा धेरै साथीहरूले चाहिँ हामीलाई चाहिँ अफेयरबाट पनि धेरै कुराहरू टिपाउनु भएको छ अञ्जन राणा भन्नुभएको छ अञ्जन राणाले चाहिँ लेख्नुभएको छ प्रेम भनेको एउटा जीवन हो माया हो होइन यसमा चाहिँ हामी एकदम अडिक भएर बस्नुपर्छ र यो नभइकन हामी बस्न पनि सक्दैनौँ बाँच्न पनि सक्दैनौँ र दादा यो प्रेममा चाहिँ भौतिक दूरीले चाहिँ असर गर्दैन किनभने माया भनेको जति टाढा त्यति गाढा हुन्छ भनेर लेख्नुभएको छ भन्नुभएको छ धेरै धेरै थ्याङ्क्स भन्न चाहन्छौँ त्यस्तै हामीलाई हारको साथीले पनि हामीलाई भ्यू राख्नु भएको छ आफ्नो अफ्यो ओभरमा साथी हुनुहुन्छ अर्जुन श्रेष्ठ भन्नुभएको छ जिरोनाबाट अर्जुनले लेख्नुभएको छ प्रेम भनेको एउटा आत्मीयता हो र प्रेममा चाहिँ जति सुकै टाढा भए पनि यो प्रेम कहिल्यै पनि मर्दैन जसले जसलाई माया गरिराखेको हुन्छ जति सुकै टाढा भए पनि ज्यान टाढा भए पनि माया कहिल्यै पनि टाढा हुँदैन झन् गाढा भएर जान्छ भनेर भन्नुभएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु जस्ट फर इन्जोयको एपिसोडमा छौँ तपाईँसँग रहिराखेका छौँ र कन्ट्रोल रुमबाट चाहिँ केही प्रोब्लम फोनमा प्रोब्लम भइराखेको अवस्थामा चाहिँ मिलाइराखेको अवस्था छ जस्ट फर इन्जोयको एपिसोडमा यदि तपाईँलाई पनि आउन मन लागेको छ भने उताबाट सङ्केत मिलेको छ अब चाहिँ केही सुधार भयो भनेर शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउन सक्नुहुन्छ भनेर म भन्दिनँ किनभने हामी अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ प्रोग्रामको के गर्नुहुन्छ तपाईँसँग अझै पनि गर्न बोल्न मन थियो अझै पनि तपाईँहरूसँग जस्ट इन्जोय गर्न मन थियो भ्यू राख्न मन थियो तर के गर्नुहुन्छ है यस्तै रहेछ समयलाई पनि हामीले बुझ्नुपर्छ यतिन्जेलसम्म ज जसले रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै थ्याङ्क्स भन्न चाहन्छौँ र ज जसले फोन गर्नुभयो लागेन अथवा डिस्टर्ब आयो तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै थ्याङ्क्स भन्न चाहन्छौँ र ज जसले हामीलाई अफ्योरबाट भए पनि आफ्नो फ्यु राख्नुभयो सुनाउनु भयो र राखिदिनको लागि अनुरोध गर्नुभयो तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि साथ दिने मेरा साथी राजलाई पनि धेरै धेरै थ्याङ्क्स भन्दै प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडबाट तपाईँको आफ्नै आरजे सुभाष ठकाल पनि छुटिन्छु नमस्ते तपाईँको दिन शुभ रहोस् जति माया गर्दा पनि बिरानो जिन्छौ जति माया गर्दा पनि बिरानो मलाई विश्वास नगरेर मलाई विश्वास नगरेर परै कुरा सुन्छौ किन परै कुरा सुन्छौ किन जति माया गर्दा पनि बिरानो जै हुन्छौ किन काटिदिन्छु मलाई धोका तिम्रै हो भनेर मलाई विश्वास नगरेर हो मलाई विश्वास नगरेर परै कुरा सुन्छौ किन परै कुरा सुन्छौ किन